रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा हरेक आइतबार दस बजेको समाचार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने कार्यक्रम मुक्तक मालाको समय आज पनि सुरु भइसकियो मनन भण्डारी सधैँसै कार्यक्रम मुक्तक माला लिएर उपस्थित भइसकेको छु मलाई प्रविधि संयोजनमा देवेन्द्र अधिकारीजीले साथ दिइरहनु भएको छ हामी एघार बजीसम्म तपाईँहरू समक्ष रहनेछौँ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगार्सको ध्वनि तरङ्गमा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेसन हाम्रो पात्रको रेडियो लिस्टमा गएर रेडियो भिजन सर्च गरेर पनि हामीलाई सुन्न सक्नुहुन्छ माया पठाएर के गर्छौ डर पठाएर के गर्छौ माया पठाएर के गर्छौ डर पठाएर के गर्छौ अडिलो नभएको त्यो भर पठाएर के गर्छौ मलाई पत्तै नलाग्ने ठुलै रोग लागिसकेको छ धामी पठाएर के गर्छौ डाक्टर पठाएर के गर्छौ यो मुक्तक मुक्तकार राजन कार्कीजीको मोरङका मुक्तकार राजन कार्कीजीका यिनै मुक्त खरबहरूसँगै श्रोता मैले मुक्तकको सिलसिला सुरु गर्न चाहे आजको यस कार्यक्रममा म दायाँ बायाँ कुरा नगुमाइकन भन्न चाहन्छु मसँग हुनुहुन्छ मुक्तकार राजन कार्की नै उहाँसँगको बलाकुसारी म केही समय पश्चात लिएर आउँछु तपाईँ हामीलाई सुन्दै रहनुहोला रेडियो भिजन सँगसँगै रहनुहोला उहाँका मुक्तकमा हामी आज रमाउँछौँ कार्यक्रमभरि नै अहिलेलाई यो निकै नै मिठो गीत गीत पश्चात म आउनेछु मुक्तकार रहनुहुनेछ राजन कार्की आजको यो बसाइमा हामीलाई आशा छ तपाईँ रहनुहुनेछ कार्यक्रमको अन्त्यसम्म मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ जति रुवाओस् धरधरी रुवाओस् जति रुवाओस् धरधरी रुवाओस् आफ्नो मान्छे आफ्नै हुन्छ आफ्नो मान्छे आफ्नै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ भुलो सहरको को रमझम्मा मन त आफ्नो गाउँमै हुन्छ जति भुलु सहरको को रमझम्मा मन त आफ्नो गाउँमै हुन्छ साथी सुखमा हजार भेटिन्छन् दुःख बाँड्ने एउटै हुन्छ ओ दुःख बाँड्ने एउटै हुन्छ मन पराउने हजार भेटिन्छन् जुनी काट्ने एउटै हुन्छ यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्ट्समा मुक्तक माला तपाईँ सुन्दै हुनुहुन्छ आऊ पनि श्रोता म मुक्तकार राजन कार्कीजीसँगको कुराकानी तपाईँहरू समक्ष जोड्न चाहन्छु राजनजी कार्यक्रम मुक्तक मालामा तपाईँलाई स्वागत छ धन्यवाद मदन सर सन्चै हुनुहुन्छ एकदम अहिलेसम्म फिट एन्ड फाइन भनौँ हिजो आज केमा व्यस्त हुनुहुन्छ हिजो आज केही छैन त्यस्तो बस्यो खायो घुम्यो त्यति नै हो आजकल आज कार्यक्रम मुक्तक मेलामा हामी विशेष त तपाईँका मुक्तकमा रमाउनेछौँ मुक्तक सुन्नेछौँ कार्यक्रमको अन्त्यसम्म पनि मुक्तक सुनौँ अनि कुराकानीलाई अगाडि बढाउँ हुन्छ म मेरो पहिलो मुक्तक भाषण गर्छु हजुर सुनौँ नराखी कसैको डर भर जोगिएर बस्नु नराखी कसैको डर भर जोगिएर बस्नु लाग्न सक्छ फुलमा नजर जोगिएर बस्नु तिम्रो मेरो इच्छाहरू अलग गर्नु पर्यो भने तिम्रो मेरो इच्छाहरू अलग गर्नु पर्यो भने दुवै दिललाई हुन्छ असर जोगिएर बस्नु दुवै दिललाई हुन्छ असर जोगिएर बस्नु अर्को एउटा सुनु अन्त म दोस्रो मुक्त वाचन गर्छु यता साट मन उता साट फरक पर्दैन सत्य बताऊ या त ढाँट फरक पर्दैन यता साट मन उता साट फरक पर्दैन सत्य बताऊ या त ढाँट फरक पर्दैन अरूले जस्तै घात गरेको रहेछु भने अरूले जस्तै घात गरेको रहेछु भने मैले काँधमा चढी शिर काट फरक पर्दैन निकै मिठो मुक्तक केही समय अघि कार्यक्रम मुक्तक मालामा मैले वाचन पनि गरेको थिएँ साहित्य लेखनतर्फको सुरुवात कसरी भयो राजनजी तपाईँको साहित्य लेखन एउटा रुचि नै भनौँ अब पहिला नेपालमा हुँदा चाहिँ म खासै मलाई यो मुक्त गजल के हो केही पनि थाहा थिएन मलाई जब म पढ्दै थिएँ त त्यतिखेर चाहिँ खोइ कस्तो खालको के भएर एकदम मलाई लेख्न मन लाग्यो अनि मैले लेख्न थालेँ बिस्तारै बिस्तारै अब पहिला पहिला त त्यतिकै लेखिँदो रहेछ नहुँदो रहेछ जे जे पाएँ त्यही लेख्यो होइन त्यसपछि एउटा ग्रुप मुक्तक माला भन्ने ग्रुपबाटै हामीले धेरै कुरा सिक्यौँ त्यो ग्रुप हामीले खोल्यौँ हामी साथीहरू मिलेर खोल्यौँ त्यहाँबाट मैले हाम्रो धेरैजनाबाट त्यहीँबाट चाहिँ मैले मुक्तक यस्तो हुँदो भनेर चाहिँ अनि लेख्न थालेको त्यहीँबाट नै सुरुवात भयो भनौँ न त्यसरी मुक्तक लेख्न साहित्यतर्फ कलम चलाउन सुरु गर्नुभयो हजुर त्यसरी चाहिँ अब बाहिर हिँडेपछि नै सुरु भयो साहित्यको लेखन चाहिँ कोबाट त्यस्तो प्रेरित हुनुभयो कि आफू स्वत स्फूर्त म चाहिँ साहित्यतर्फ लाग्नु पर्यो साहित्य लेख्नुमा मेरो रुचि छ म पनि लेख्न सक्छु भन्ने भयो म कसैबाट प्रेरित भएको पनि होइन सर्वप्रथम मलाई थाहा नै थिएन यस्ता कुराहरू म आफैलाई एकदम लेख्छु लेख्छु लेख्छु लेख्छु जस्तो लाग्यो त्यसपछि मैले अलिअलि अलि लेख्न थालेँ त्यसपछि त्यही ग्रुपमा भनौँ अब धेरैजना हुनुहुन्थ्यो त्यहाँनिर सिकाउने तिमीले लेख्न सक्छौ राम्रो लेख्दै जाऊ भन्नुभयो हाम्रो अब नामै लिनु लिनुपर्दा हाम्रो सुनिल अधिकारी दाई हुनुहुन्छ अनि प्रकाश पाठक हुनुहुन्छ त्यसपछि निल निलाञ्जना दिदी हुनुहुन्छ धेरैजना हुनुहुन्छ उहाँहरूले एकदम धेरै चाहिँ तिमीले लेख्न सक्छौ लेख कन्टिन्यू गर भनेपछि चाहिँ मैले ए म नि सक्ने रहेछु हामीले लेख्न सक्ने रहेछौँ भनेर चाहिँ हामीले लेख्न थालेको त्यहाँदेखि मैले चाहिँ त्यहाँदेखि चाहिँ कन्टिन्यू नै भयो भनौँ त्यहाँबाट बिस्तारै बिस्तारै साहित्यतर्फ तपाईँको कलम रमाउँदै गयो र एउटा उचाइमा पुगेको छ कलम मलाई त्यस्तो लाग्छ मुक्तक पछिल्ला धेरै कार्यक्रमहरूमा तपाईँको प्रत्यक्ष सहभागिता रहिरहँदा मुक्तकमा मुक्तक सुनौ न राजनजी मुक्तक वाचन गरौँ है त अर्को त्यस भए सधैँ सधैँ म्याथ सारी सुनाउनु भएन सधैँ सधैँ म्याथ सारी सुनाउनु भएन हुँदा समेत मनभारी सुनाउनु भएन सधैँ सधैँ म्याथ सारी सुनाउनु भएन हुँदा समेत मनभारी सुनाउनु भएन मलाई जागिरे बनाउने चक्करमा बाले सक्नु भएछ खेतबारी सुनाउनु भएन सक्नु भएछ खेतबारी सुनाउनु भएन निकै फेरि फेरि वाचन गर्नुहोस् त सधैँ सधैँ म्याथसारी सुनाउनु भएन हुँदा समेत भारी सुनाउनु भएन मलाई जागिरे बनाउने चक्करमा बाले सक्नु भएछ खेतबारी सुनाउनु भएन अर्को अर्को सुनौ अर्को दैनिक आउँछन् दैनिक समाचार मनमा नबस्ने आउँछन् दैनिक समाचार मनमा नबस्ने जनता भन्छन् बारम्बार मनमा नबस्ने ठुलो जमातभित्रबाट एउटै प्रश्न आयो कहिलेसम्म बन्छ सरकार मनमा नबस्ने कहिलेसम्म बन्छ सरकार मनमा नबस्ने परदेश रहँदा लेखनमा आफू अगाडि रहेको अग्रसर भएको कुरा बताउनु भयो कति बस्नुभयो परदेश कुन देश जानुभएको थियो म पहिलोचोटि नै गएको थिएँ प्रदेश मलेसिया गएको थिएँ त्यहाँ छ वर्ष बसेँ मलेसिया गएको लगभग दुई वर्ष पछाडि चाहिँ मैले लेखनलाई निरन्तरता दिन थालेको भनौँ सिक्न थालेको त्यतिखेर चाहिँ त्यतिखेर मैले सिक्दै गर्दाखेरि कता कताबाट तपाईँकै मुक्तकमाला भन्ने ग्रुप भेटाएँ मैले त्यहाँनिर एउटा मुक्तक पठाएको थिएँ त्यहाँबाट चाहिँ म अलिकति प्रेरित भएँ हाम्रा हामी जस्तो मान्छेको मुक्तक पनि बज्दो रहेछ है रेडियोमा भनेर भनेपछि चाहिँ अलिकति आश पनि लाग्यो क्या लेख्ने अनि त्यहाँदेखि चाहिँ एकदम मैले निरन्तरता नै दिएँ लेख्ने सिलसिला चाहिँ तपाईँ हाम्रै लाग्यो नि कार्यक्रम मुक्तक त हजुर हाम्रै लाग्यो अब रेडियोमा मुक्तक पठाइरहनुहुन्थ्यो आज यसरी हामी दुईजना दाजुभाइ बसिरहेका छौँ रेडियो बसाइमा बसिरहेका छौँ मलाई त आनन्द लागिरहेको छ रेडियोमा मुक्तक पठाइरहँदा अनि आफू स्वयं कार्यक्रममा यसरी मुक्तको वाचन गरिरहँदा कस्तो अनुभव गरिरहनु भएको छ मलाई एकदमै खुसी लागेको छ सर्वप्रथम तपाईँलाई भेट्न पाएर प्रत्यक्ष यसरी मुक्तक सुनाउन पाउँदाखेरि अरूभन्दा अरू त त्यस्तै खुसी ज्यादा लागेको छ मलाई चाहिँ आनन्द लाग्यो हजुर आनन्द लागेको छ यही आनन्दमा अर्को मुक्तक सुनाउँछ अर्को अर्को मुक्तक वाचन गरिहाल्छु कसै न कसैको डर छ मुस्कुराउन पनि कसै न कसैको डर छ मुस्कुराउन पनि र त उठले इन्कार गर्छ मुस्कुराउन पनि आधा खाएर जीवन गुजार्ने मान्छेहरूलाई आधा खाएर जीवन गुजार्ने मान्छेहरूलाई हजार पटक सोच्नुपर्छ मुस्कुराउन पनि अर्को अर्को अर्को जति सम्झाउ जति बुझाउ बल्झिरहन्छ जति सम्झाउ जति बुझाउ बल्झिरहन्छ राम्रै देखाए पनि हाउभाउ बल्झिरहन्छ विकत भुल्न खोजे पनि अरू बाटो रोजे पनि जति सम्झाउ जति बुझाउ बल्झिरहन्छ राम्रै देखाए पनि हाउभाउ बल्झिरहन्छ विगत भुल्न खोजे पनि अरू बाटो रोजे पनि बिच्चा बिचमा मायाको घाउ बल्झिरहन्छ मायाको घाउ बल्झिरहन्छ तपाईँ बढी कस्ता मुक्तक लेख्न रुचाउनुहुन्छ अब चाहिँ म मुक्तक म यस्तै लेख्छु भनेर चाहिँ म बस्दिनँ लेख्नलाई कहिलेकाहीँ बाटोमा हिँड्दा हिँड्दै पनि त्यो के के देखिन्छ त्यसलाई ठ्याक्कै अनि मनमा आउँछ मुक्तक लेख्छु म भनेर त्यतिखेर लेख्छु कहिलेकाहीँ अब प्रायः विदेशमै बसिन्छ होइन अब काम गरिरहेको अवस्था पनि त्यो सोचाइहरू कता कता पुग्दो रहेछ अनि त्यतिखेर फ्याक्ट आयो भने लेखिहालिन्छ म मुक्तकै लेख्छु है म मुक्तकै लेख्न बसेको भने चाहिँ म कहिले पनि बस्दिनँ एउटा राम्रो मुक्तक लेख्न एउटा असल मुक्तकार हुन के कस्ता गुण हुनुपर्छ जस्तो लाग्छ तपाईँलाई गुण भनेको चाहिँ सबभन्दा पहिलो कुरो चाहिँ निरन्तरता रहेछ मैले बुझेको चाहिँ निर निरन्तरता दियो भने जुनै कुरा पनि सफल हुँदो रहेछ यति नै बुझेको छु मैले चाहिँ लेखान्तर अवधिमा निरन्तर मुक्तक लेख्नु पर्यो या निरन्तर साहित्यका अन्य सिर्जनाहरू गरिरहनु पर्यो जति धेरै सिर्जना गर्यो आफूमा त्यति धेरै आत्मविश्वास बढ्दै जान्छ तिहारिँदै जान्छ अर्को मुक्तक सुनाउँदा जे जे लाग्छ ठिक भत्काऊ तिम्रो के जान्छ जे जे लाग्छ ठिक भत्काऊ तिम्रो के जान्छ केही न केही दैनिक भत्काऊ तिम्रो के जान्छ जे जे लाग्छ ठिक भत्काऊ तिम्रो के जान्छ केही न केही दैनिक भत्काऊ तिम्रो के जान्छ क्षतिपूर्ति राज्यले दिएको जस्तो गरिहाल्छ मन्दिर भत्काऊ शालिक भत्काऊ तिम्रो के जान्छ मन्दिर भत्काऊ शालिक भत्काऊ तिम्रो के जान्छ तपाईँ देश आउनु भएको छ लामो समयको परदेश बसाइपछि झट्ट भन्नुपर्दा अहिले पूर्वको मुक्तको माहौललाई कसरी लिनुहुन्छ अहिले पूर्वको मुक्तको माहौललाई भन्दाखेरि राम्रै रहेछ माहौल मैले अस्ति एकचोटि पनि हाम्रै चौतारीले गरेको मुक्त समीक्षा र वाचन भनेर त्यो कार्यक्रममा पनि हामीले हेऱ्यौँ धेरैजना आउनुभएको थियो त्यसमाथि पनि मुक्तकारहरू पनि मैले धेरै चिने त्यहाँ पनि राम्रा राम्रा मुक्तकारहरू पूर्वमा पनि हुनुहुँदो रहेछ है भन्ने चाहिँ मैले हेक्का राखेँ मैले तपाईँलाई यो किन पनि सोधेको हो भने अहिले पूर्वमै रहेर तपाईँ पनि कलम चलाइरहनु भएको छ अनि पूर्वको वातावरणमा अलिकति भिजेको भएको हुनाले पनि मैले पूर्वलाई नै छोएर कुरा गरेँ हामी आज त विशेष त तपाईँकै मुक्तक सुनिरहेका छौँ मुक्तक नै सुनौ मुक्तक वाचन गर्छु म रुदै थिएँ तिमी हाँस्दै थियौ फरक यति हो म रुदै थिएँ तिमी हाँस्दै थियौ फरक यति हो उजाडिँदै जाँदा म तिमी रङ्ग्यौ फरक यति हो म रुँदै थिएँ तिमी हाँस्दै थियौ फरक यति हो उजाडिँदै जाँदा म तिमी रङ्गियौ फरक यति हो चोटै चोटले हिर्काएर दुवैको मन टुक्राए पनि म झन् झन् टुक्रिएँ तिमी जोडियौ फरक यति हो अर्को अर्को मुक्तक सँगसँगै सुनौ टाढिएकाहरू नजिक नजिक आए जस्तो गर्छन् पीडामा होमिँदा अलिअलि सम्झाए जस्तो गर्छन् टाढिएकाहरू नजिक नजिक आए जस्तो गर्छन् पीडामा होमिँदा अलिअलि सम्झाए जस्तो गर्छन् पाचुन्जेल मुहार उज्यालो नबनाउने आफन्तहरू मरेपछि दुई चार थोपा आँसु खसाए जस्तो गर्छन् निकै मनसुनी मुक्तक लेख्नुहुन्छ निकै राम्रा मुक्तक लेख्नुहुन्छ त्यो कार्यक्रम मुक्तक मालामा मैले मुक्तक प्रसारण गरिरहँदा गरेको अनुभूति पनि हो मुक्तक लेखेर अहिलेसम्म यो समयसम्म आइपुग्दा पाएको सबैभन्दा ठुलो खुसी पाएको सबैभन्दा ठुलो आनन्दको फल कुनलाई सम्झनुहुन्छ आनन्दको फल भनेको मैले यो साहित्य क्षेत्रमा प्राय त मुक्तक नै लेख्छु ज्यादा यो मुक्तक लेख्दा लेख्दै मैले मैले धेरै प्रियजन प्रिय मित्रहरू चाहिँ पाएको छु सबभन्दा ठुलो खुसी चाहिँ मेरो लागि यही नै हो आफ्नाहरू कमाएको छु राजन कार्की छ है मुक्तक लेख्छ है भनेर चिन्नु भएको छ त्योभन्दा ठुलो फल त्योभन्दा ठुलो खुसी के हुन सक्छ हजुर यो सबभन्दा ठुलो खुसी अरू मुक्तक बाहेक अरू कुन कुन विधामा कलम चलाउनुहुन्छ म विशेष मुक्तक लेख्छु त्यसपछि गजल यी दुईवटा मात्रै हो मैले लेख्ने भनेको चाहिँ मुक्तक र गजलमा मेरो प्राय कलम चल्छ कलम चल्छ यति नै हो मुक्तकभित्र चाहिँ के रहेछ र तपाईँलाई लोभ्याइरह्यो खिचिरह्यो यही लेख्छु म यसमै चाहिँ कलम चलाउँछु यसमै चाहिँ आफूलाई म मुक्तकार हो भनेर देशभर चिनाउँछु विश्वभर चिनाउँछु भन्ने मनमा एउटा चाह चाहियो हुन त मुक्तक लेख्न निकै गाह्रो छ मैले <laughs> अनुभव गरेको चतुष्पदी हो अब एउटै विषयमा रहेर लेख्नुपर्छ तर पनि किन किन मलाई मुक्तक लेख्न नै मजा लाग्छ मुक्तक र प्राय गजल लेख्न मजा लाग्छ मलाई त्यही भएर मैले म मुक्तक र गजल चाहिँ म निरन्तरता नै दिन्छु आदरणीय श्रोता रेडियो भिजन एकानब्बे दशमलव छ मेगा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको हाम्रो व्यवसायमा मुक्तककार राजन कार्की हुनुहुन्छ म उहाँसँगै भलाकुसारी गरिरहेको छु तपाईँ कार्यक्रम मुक्तक माला नियमित रूपमा सुन्नुहुन्छ अनि सुन्ने चाह हुँदा हुँदै पनि तपाईँले सुन्न छुटाउनु भयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अनि त्यस्तै गरेर मोबाइल एप्लिकेसन नेपाली अडियो बुकभित्र पनि तपाईँले हामीलाई भेटाउन सक्नुहुन्छ मुक्तक सुनिरहेका छौँ आज कार्यक्रम मुक्तक मालामा हुनुहुन्छ मुक्तकार राजन कार्की उहाँकै मुक्तक सुनौ पुनः मुक्तक सुनौ राजनजी शान्तिको आगमनमा रोकटोक परेको बेला दुःख पीडा पीर चिन्ता सपथोक परेको बेला शान्तिको आगमनमा रोकटोक परेको बेला दुःख पीडा पीर चिन्ता सपथोक परेको बेला छिट्टै आफ्नो बनाऊ भन्दै दबाब दिन थाल्यो मलाई भर्खर बा आमाको शोक परेको बेला कति जति भयो मुक्तक अहिलेसम्ममा मैले मुक्तक यति लेखेँ भनेर मैले गणना गरेको छैन हजुर तैपनि मैले एउटा नोटबुक पनि बनाएर राखेको छैन मैले लेखी मात्रै राखेको छु त्यो लेख्ने सिलसिलामा अहिलेसम्म धेरै चाहिँ लेखेन अब लेख्न त कति लेख्यो लेख्यो तर कति मुक्तक भएनन् पहिला पहिला सुरु सुरुमा लेखेका अब आफूलाई मुक्तक जस्तो लागेको चाहिँ सय डेढ सय त्यतिकै हाराहारीमा होला नि ज्यादा चाहिँ छैनन् एउटा सङ्ग्रह मुक्तकको निकालौँ भन्छ भन्दैन मनले मनले त भनिरहन्छ मनले भनेर मात्रै पनि हुँदैन मलाई लाग्छ मैले अझै मुक्तकमा निखात ल्याउन सकेको छैन मैले अझै धेरै सिक्नु छ त्यो भएर अहिले सङ्ग्रहतिर चाहिँ खासै ध्यान गएको छैन अझै निखार त आओस् त्यसपछि मात्रै सोचौँला केही भनेर चाहिँ मैले सोचिरहेको छु अहिलेसम्म संयुक्त सङ्ग्रहमा चाहिँ विभिन्न सङ्ग्रहहरूमा आफ्ना रचनाहरू पुगेका होला है तपाईँका संयुक्त सङ्ग्रहहरूमा छन् दुईवटा सङ्ग्रहहरूमा छन् एउटा फुलबारी भन्नेमा छ त्यो चाहिँ मैले सुरुमै लाग्छ मलाई त्यो चाहिँ त्यो सङ्ग्रहभित्र भित्र मैले जुन पठाएको छु मुक्तक त्यो चाहिँ मुक्तक भएको छैन कि जस्तो लाग्छ किनभने मैले त्यो सुरु सुरुमै भर्खर लेख्न सिक्दै थिएँ त्यो मैले आत्तिर पठाइहालेँ त्यतिखेर <laughs> उहाँहरूले त्यो बुक पनि निकालिदिनु भएछ त्यो चाहिँ उहाँहरूकै कमजोरी हो होइन तर मैले पछि हेर्दाखेरि मुक्तक अलिक नभएको खालको हो कि जस्तो मैले महसुस गरेँ गरेको छु र अर्को चौतारीमा चौतारी संयुक्त सङ्ग्रहमा छ त्यति नै हो सम्पादन मण्डलीले राम्रोसँगले सम्पादन गरिदिनु भएको भए अहिले मनमा त्यो खालको प्रश्न त्यो खालको एउटा त्यो त पठाउनु नहुने रहेछ पठाइहालेछु भन्ने जुन खड्किरहेको त्यो चाहिँ हुँदैन थियो होला त्यो चाहिँ हुँदैन त्यो चाहिँ सम्पादकहरूको चाहिँ निकै कमजोरी छ त्यसमा चाहिँ उहाँहरूले पनि यो मुक्तक भएन है भनेर नछापिदिनु भएको भए पनि हामी हामीलाई त्यस्तो कुनै दुःख मनाउ हुन्थेन तर दुःख मनाउ त अझै पनि रह्यो त्यो सम्पादन गरेर पनि झन् दुःख मनाउ चाहिँ रह्यो नभएकोलाई पनि अझ संयुक्त सङ्ग्रह सङ्ग्रहमा निकालिदिनु भयो त्यसले चाहिँ हाम्रो जुन एउटा मुक्तको एउटा बजार भनौँ न त्यसलाई चाहिँ अलिकति तलतिर खस्काउँछ कि त्यस्तो संयुक्त सङ्ग्रह निकाल्नेहरूले चाहिँ भनेर मेरो मनमा चाहिँ ध्यान पुर्याउनुपर्छ भन्ने तपाईँको सुझाव हो हाम्रो पनि त्यही सुझाव हो मुक्त सुनौ घर पुरानो देख्छ अनि आँगन पुरानो देख्छ मेरो ठुलो समस्या उसले ससानो देख्छ घर पुरानो देख्छ अनि आँगन पुरानो देख्छ मेरो ठुलो समस्या उसले ससानो देख्छ घरको मूल ढोका हुँदै नदी बगेर गए पनि सरकारले जहाजबाट आँगन ओबानो देख्छ निकै मिठो मुक्त अर्को अर्को एउटा मुक्तक सुनौँ सँगसँगै रुवाउनेहरू भेटिए हँसाउनेहरू भेटिए जालझेल गरी मायामा फसाउनेहरू भेटिए रुवाउनेहरू भेटिए हँसाउनेहरू भेटिए जालझेल गरी मायामा फसाउनेहरू भेटिए आँखाबाट प्रेम भाव दर्शाए जस्तो गरेर मुटुभित्र छुरा तसाउनेहरू भेटिए अघि भर्खरै पनि कुरा उठ्यो साहित्यिक चौतारी नेपालको बारेमा प्रदेश नम्बर एक शाखाको तपाईँ सचिव पनि हुनुहुन्छ प्रदेश नम्बर एक शाखाको सचिव भइरहँदा अबको बाँकी समय नेपाली साहित्यमै देशमै केही गरौँ भन्ने एउटा तपाईँको जोस जाँगर पनि म देख्छु के छ साहित्यिक चौतारीको आगामी योजनाहरू कसरी यसलाई सञ्चालन गरेर प्रदेश नम्बर एकमा लिएर जाने सोच्नु भएको छ हामीले साहित्यिक चौतारी नेपाल शाखाको प्रदेश नम्बर एकमा चाहिँ यो पहिला नै गठन भइसकेको रहेछ म चाहिँ मलेसियामा हुँदाखेरि मलेसियाबाट यता आउने बेलामा हाम्रो केन्द्रीय अध्यक्ष सन्दीप सङ् सङ्ग्रौलाजीले तपाईँ चाहिँ उहाँ गएर महासचिव भएर बसिदिनुपर्छ है भन्नुभयो र मैले त्यो पनि स्वीकारेँ अब हामीले म यहाँ रहन्जेलसम्म चौतारीलाई म मैले सक्ने मेरो पक्षबाट गर्नेछु र हामीले पूर्वमा अझै फेरि हामीले पुनः कार्यक्रमहरू गरिरहन्छौँ हामी बेला बेलामा कार्यक्रमहरू छिटै लिएर आउनुहुन्छ हामी यसमै ढुक्क छौँ हजुर हामी कार्यक्रमहरू गरिरहन्छौँ निरन्तरता दिइरहन्छौँ चौतारीलाई फरक खालको कार्यक्रम गर्नुभएको थियो सामाजिक सञ्जालमा पनि निकै चर्चा भएको थियो पछिल्लो कार्यक्रम वाचनसँग समीक्षा राख्नुभएको थियो मलाई पनि निकै मन परेको कार्यक्रम मुक्तक सुनौँ हामी पुनः यस्तो उस्तो छु भने चिन्ता लाग्दैन वज्रपातले थिचे पनि चिन्ता लाग्दैन यस्तो उस्तो छु भने चिन्ता लाग्दैन वज्रपातले थिचे पनि चिन्ता लाग्दैन सपनाको बगैँचा सजाएरै भए पनि जिन्दगी चलेकै छ नि चिन्ता लाग्दैन चिन्ता लाग्दैन अर्को अर्को निर्धक्क गर्नु जे जे गरे पनि फरक पर्दैन निर्धक्क गर्नु जे जे गरे पनि फरक पर्दैन मित्रता गाँस या बढाउ दुश्मनी फरक पर्दैन निर्धक्क गर्नु जे जे गरे पनि फरक पर्दैन मित्रता गाँस या बढाऊ दुश्मनी फरक पर्दैन यता सुकाएर उता जीवन हराभरा हुन्छ भने जलाएर जाऊ यो मुटु दण्डनी फरक पर्दैन राजनजी अब साहित्यमा मुक्तक लेखनमा छोरो यहाँसम्म आइपुग्दा दाइ भाइ यहाँसम्म आइपुग्दा परिवारले पनि हामीलाई सुनिरहनु भएको होला रेडियोमा घर ठ्याक्कै कहाँ हो तपाईँको मेरो घर चाहिँ मोरङ जिल्ला ग्रामथान गाउँपालिका साथमा हो को को हुनुहुन्छ घरमा घरमा म भइहालेँ जेठो छोरो दिदी म्यारिड हुनुहुन्छ त्यसपछि भाइ बहिनी मम्मी ड्याडी हामीलाई पक्कै सुन्नुहुन्छ कार्यक्रममा हामीलाई सुनिरहनु भएको होला <laughs> हजुर हजुर अनि यसरी साहित्यिक कार्यक्रमहरूमा गइरहँदा हिँडिरहँदा कस्तो प्रतिक्रिया दिनुहुन्छ घरमा के भन्नुहुन्छ घरबाट एकदमै साथ छ मम्मी म यस्तो ठाउँमा जान्छु है प्रायः यस्तो साहित्यिक कार्यक्रमहरू जान कार्यक्रमहरूमा जान्छु भनेपछि जा जा भन्नुहुन्छ अनि फर्केर आउँदा मैले यस्तो यस्तो गरेर भनेर सुनाउँछु खुसी हुनुहुन्छ अझै त्यही त्यस्तो स्पेसल कुराहरू सुनायो भने ज्यादा मम्मी खुसी हुनुहुन्छ ड्याडी पनि खुसी नै हुनुहुन्छ अनि भाइ पनि ज्यादै खुसी हुन्छ यस्ता राम्रो गरिरहेको छ अझै गर भनेर सुझावहरू आइरहन्छ घरबाट फ्यामिलीबाट तपाईँले लेख्नुभएका मुक्तकहरू सुनाउनु पनि हुन्छ घरमा म सुनाउँछु आफूले चाहिँ सुनाउँदिनँ तपाईँले वाचन गरेको रेडियोमा वाचन भएकोहरू डाउनलोडमा गर्छु र यी मम्मी सुन्नु मेरो मुक्तको उहाँले वाचन गरिदिनु भएको रेडियोमा बचेको भनेर सुनाउँछु मजाले सुन्नुहुन्छ ध्यान दिएर अनि हाँस्नुहुन्छ भने कहिलेकाहीँ यस्तो संयोग भएको छैन कुनै कार्यक्रममा तपाईँ वाचन गरिरहनु भएको अनि परिवारका सदस्यहरू अगाडि बसेर सुनिरहनु भएको त्यस्ता मौकाहरू अहिले नै आएका छैनन् पहिलो कुरो त म अब बाहिरै बसिरहने मान्छे विदेशबाट भर्खर भर्खरै आएको छु त्यस्ता मौकाहरू आउलान् पछि पछि जे होस् मुक्तक लेखेर परिवारको ओठमा मुस्कान खुलाइरहनु भएको छ हर बखत हर बखत हर बखत बडो आनन्दको कुरो सुनाउनु भयो आमा बुबा लगायत घरका सम्पूर्ण सदस्यहरूमा मेरो नमस्कार छ यहीँबाट तपाईँहरूलाई धेरै धेरै सम्झना छ भन्न चाहन्छु छोरो मुक्तको आसन रेडियोबाट गरिरहेको हुनुहुन्छ अहिले र तपाईँहरूसँग सँगै देशभरि अनि विदेशमा उहाँलाई सुनिरहनु भएको छ मुक्तक सुन राजनजी मेरो नजिक नजिक आउनु स्वाभाविक नै हो मेरो नजिक नजिक आउनु स्वाभाविक नै हो त्यो मनले यो मनलाई मन पराउनु स्वाभाविक नै हो मेरो नजिक नजिक आउनु स्वाभाविक नै हो त्यो मनले यो मनलाई मन पराउनु स्वाभाविक नै हो जब हाम्रो नजर जुदाउने पानी पर्छ नि म भन्दा तिमी धेरै लजाउनु स्वाभाविक नै हो बडो मिठो बडो मिठो अर्को अर्को सुनौ एउटा सम्झिरहन्छु हर बखत यस्तै हुँदो रहेछ गरेपछि आँसुको सङ्गत यस्तै हुँदो रहेछ सम्झिरहन्छु हर बखत यस्तै हुँदो रहेछ गरेपछि आँसुको सङ्गत यस्तै हुँदो रहेछ गाँसिएर बसेको सम्बन्ध छुट्ने बेलामा पोल्छ मुटु गर्छ भत भत यस्तै हुँदो रहेछ यस्तै यस्तै मुक्तक एउटा सम्झिन्छु म पनि बिर्सनेलाई सम्झिने आदत बसेको छ बिर्सनीलाई सम्झिने आदत बसेको छ मस्तिष्कमा अचम्मको विगत बसेको छ नाडीमा कोरिया भए चट्टे काटी फालिदिन्थे मोटुमा छ प्रियसीको दस्तखत बसेको छ अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आएका छौँ कति धेरै कुराकानी गर्न मन थियो तपाईँसँग तपाईँका अझ धेरै मुक्तक सुन्न मन थियो अन्त्यमा दुईवटा मुक्तक अब हामी सुन्छौँ तपाईँको त्यसपछि भने हामी कार्यक्रमबाट बिदा माग्छौ मुक्तक सुनौ अन्त्यमा अहिलेसम्म साँचेर राख्नुभएका हो दुई मुक्तक बिर्सिएर हरेक पल चल्नै पर्ने हुन्छ बनाएर मन अब्बल चल्नै पर्ने हुन्छ बिर्सिएर हरेक पल चल्नै पर्ने हुन्छ बनाएर मन अब्बल चल्नै पर्ने हुन्छ तिम्रो मेरो बिचको दूरी बढाउनलाई गरे पनि भाग्यले छल चल्नै पर्ने हुन्छ अब भने हामी आजको यो बसाइमा मुक्तकार राजन कार्कीको अन्तिम मुक्तक सुन्छौँ श्रोता राजनजी मुक्तक सुनौ अन्तिम मुक्तक वाचन गर्दैछु यस्तो देखाएर कला एकैछिनमा खै के को लियो बदला एकैछिनमा यस्तो देखाएर कला एकैछिनमा खै के को लियो बदला एकैछिनमा बल बुद्धिको तागत देखाउनेको पनि हेरौँ जीवन रहला नरहला एकैछिनमा हो नि कार्यक्रम मुक्तक मालाको यो बसाइमा आज आउनुभयो कार्यक्रम मुक्तकमा लाग्यो व्यवसायमा तपाईँसँग भलाकुसारी गर्नु पाउँदा तपाईँ यहाँ मुक्तक सुनाउन पाउँदा श्रोताहरू समक्ष मन कतकत भएको छ अन्त्यमा तपाईँलाई रुचाउनु हुने तपाईँसँग सँगै कलम चलाउनु हुने मुक्तकारहरू पनि जो हामीलाई अहिले सुनिरहनु भएको छ प्रिय श्रोताहरूले सुनिरहनु भएको छ के भन्न चाहनुहुन्छ कस कसलाई सम्झन चाहनुहुन्छ भने पनि सँगै यहाँ म विशेष अघि पनि मैले नाम छुट्याइरहेको छु हाम्रो सन्तोष अम्काई दाईलाई म मेरो उहाँ दाई पनि हुनुहुन्छ गुरु पनि हुनुहुन्छ उहाँले पनि धेरै मुक्तक लेखान्तरमा उहाँको धेरै साथ छ मलाई उहाँलाई मैले धेरै सम्झिरहेको छु त्यसपछि हाम्रो नगेन्द्र दाई हुनुहुन्छ उहाँलाई पनि यहाँबाट सम्झिरहेको छु हाम्रो हरिविवास हुनुहुन्छ उहाँलाई पनि सम्झिरहेको छु र मसँग जति हुनुहुन्छ जति जोडिनु भएको छ साहित्यिक तर्फबाट हामीले सँगसँगै कलम चलाएका जति पनि हुनुहुन्छ मैले यहाँ नामै लिएर त अब यो कार्यक्रमको टाइमिङ नै फेरि लम्बिन्छ त्यही भएर म सम्पूर्ण साथीहरूलाई मनदेखि नै एकदमै सम्झिरहेको छु यो कार्यक्रम सुनेपछि मलाई सल्लाह सुझाव दिनुहोला तपाईँहरूको सल्लाह सल्लाह सुझाव मेरो लागि एकदम अमूल्य भन्ने छ मुक्तक मेलाको यो बसाइमा यो समय तपाईँले दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छुट्छौँ राजनजी हुन्छ हजुरलाई पनि यो समय मिलाएर यसरी अगाडि बसेर तपाईँसँग यसरी मुक्तक सुनाउनु पाउँदा मलाई पनि एकदमै खुसी लागेको छ हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजलाई भने श्रोता कार्यक्रम मुक्तक मालाबाट मैले विदा माग्ने बेला भइसकेको छ कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मन भयो प्रतिक्रिया बाँड्न भयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ Muktak Mala at the rate Gmail dot कममा तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा मुक्तक तथा प्रतिक्रिया तपाईँले पठाउन सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनका निमित्त देवेन्द्र अधिकारीजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झँदै मुक्तका राजन कार्कीजीको आगामी मुक्तकिलो यात्रा अझ उचाइमा पुगोस् उहाँलाई धेरै धेरै शुभकामना व्यक्त गर्दै मदन भण्डारी छुट्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परुन् नमस्कार स्वरात्रि रङ्गियो सिउँदो रातै भएर फाटेर छ माया सेती गढेछै बग्दैछ आँसु कोसी बगेछै बग्दैछ आँसु बगे छैन रोप्दा कहिले काहीँ दोष पनि फुल्दो रहेछ कसैलाई माया गर्दा जिन्दगी नै जल्दो रहेछ कसैलाई माया गर्दा जिन्दगी नै जल्दो रहेछ कसैलाई माया गर्दा जिन्दगी नै जल्दो रहेछ जिन्दगी नै जल्दो रहेछ ढले छु सालको रुख ढले बग्दैछ आँसु कोसी बगे झै बग्दैछ आँसु சிவகே